देखिएको विवाद मिलाउन आज पनि एकीकृत नेकपा माओवादीको बैठक बस्दैछ बिहान एघार बजे पार्टी कार्य कोटेश्वरमा बस्ने पदाधिकारी पुनस्थायी समिति विभिन्न ब्यूरो तथा विभागका प्रमुखको बैठकले संगठनात्मक कार्य विभाजनमा देखिएको विवाद मिलाउने नेताहरूले बताएका छन् माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल नेतृत्व बहुदलीय अहिलेको संरचनालाई थप मजबुत पार्ने नेतृत्व चयनको लागि सांगठनिक महाधिवेशन गर्ने र डाक्टर बाबुराम भट्टराईलाई वरिष्ठ नेता बनाउने लगायतका प्रस्तावमा मंगलबार छलफल भए पनि त्यसले अन्तिम रूप नपाएको प्रचण्डका स्वकीय सचिव चुनामणी खड्काले जानकारी दिनुभयो केन्द्रीय समिति बैठकमा उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले पदत्यागको घोषणा गरेपछि माओवादीले आउँदो चार गते विस्तारित बैठक बोलाएको छ भट्टरालाई वरिष्ठ नेता बनाउने माओवादीको तयारी छ आज अन्तर्राष्ट्रिय न्याय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ न्याय दिवसको अवसरमा नेपाल मानवाधिकार आयोग र न्याय र मानवाधिकारसँग सम्बन्धित विभिन्न संस्थाले कार्यक्रम गर्दैछन् अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान सन् उन्नाइस सय अन्ठानब्बे जुलाई सत्रका दिन जारी भएको हुँदा प्रत्येक वर्ष सत्र जुलाईलाई विश्वभरि अन्तर्राष्ट्रिय फौजदारी न्याय दिवसको रूपमा मनाइने गरिन्छ नेपालमा पनि विभिन्न कार्यक्रम गरी न्याय दिवस मनाइँदैछ विभिन्न देशका ह्याकरहरूको समूहले नेपाल सरकारका विभिन्न वेबसाइट गैराती ह्याक गरेको छ नेपाल सरकार उद्योग मन्त्रालयको website WWW dot MOI dot GOV dot NP hack गरेर साउदी अरेबियाका ह्याकरहरूले नेपाललाई गाली गरेका छन् उनीहरूले साइबर सुरक्षामा चुनौती दिँदै धार्मिक प्रचार समेत गरेका छन् त्यस्तै स्वास्थ्य मन्त्रालय अन्तर्गत एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा उद्योग विभाग भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र लगायतका वेबसाइट पनि ह्याक भएको छ महाकरहले डडेलधुरा दैलेख इलामदाङ कास्की रसुवा सप्तरी तनहु म्याग्दी लगायतका जिल्लाका जिल्ला विकास समितिका वेबसाइट समेत ह्याक गरेका छन् मन्त्रालयका सहप्रवक्ता छविन्द्र पराजुलीको ह्याक बारेमा आफूलाई कुनै जानकारी नभएको बताउनुभयो कार्यालय समयपछि मात्रै आफूले यसबारेमा बुझ्ने बताउनुभयो अवैधानिक रूपमा गोप्य सूचना जानकारी या त्यहाँ भएका महत्वपूर्ण तथ्याङ्कहरू चोरी गर्न अहिले ह्याकरले नेपाल सरकारको वेबसाइटलाई निशाना बनाएका छन् ह्याकरले चालु अवस्थामा रहेको वेबसाइट या इमेलको सुरक्षा प्रणालीमा भयो भएको कमजोरी पत्ता लगाएर यस्तो काम गर्छन् नेपालमा पछिल्लो समय नागरिकताको विवरण कृषि स्वास्थ्य वातावरण शिक्षा र अर्थ लगायतका क्षेत्रको आधिकारिक तथ्याङ्क चोरी हुँदा समेत सरकारले स्तर्फ कुनै चासो दिएको छैन ह्याकरले नेपाली वेबसाइटलाई यसअघि पनि पटक पटक निशाना बनाउँदै आएका थिए असारभरिमा देशभर साठी प्रतिशत रोपाई सकिएको छ अघिल्ला वर्षहरूमा यति बेलासम्म आधाभन्दा कम मात्र रोपाई हुने गरेकोमा यो वर्ष धेरै भएको कृषि विकास मन्त्रालयले जनाएको छ समयमा नै पानी परेको कारण हिमाली जिल्लाका धेरै ठाउँमा रोपाई सकिएको छ हिमालका रोपाई हुने ठाउँमध्ये झण्डै नब्बे प्रतिशत क्षेत्रमा रोपाई सकिएको मन्त्रालयले जनाएको छ यस्तै पहाड़मा पचहत्तर प्रतिशत र तराईमा पचास प्रतिशतको हाराहारीमा रोपाई भएको छ हिजो आज पनि धेरै ठाउँमा रोपाई भइरहेको छ अघिल्ला वर्षहरूमा समयमा नै पानी परेको कारण उपाय गर्न नसकेको भन्ने किसानहरूको गुनासो हुने गरेकोमा यस वर्ष यस्तो गुनासो र समस्या नसुनिएको मन्त्रालयले जनाएको छ देशभर झण्डै पन्ध्र लाख हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गर्छ जिल्ला शिक्षा कार्यालय सल्यानले विद्यालयमा लगातार अनुपस्थित हुने र मादक पदार्थ सेवन गर्ने तेइस शिक्षकलाई कारवाही गरेको छ हाजिरी गैल हुने विभिन्न विद्यालयका अठार जना शिक्षकको तलब कट्टा गरेको जिल्ला शिक्षा अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो अठार शिक्षकको तलब बापतको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 जोडे उसका लागि डारेन ब्राफोले चौन्न रन डायले ब्राफोले अभिजित त्रिचालिस रन जनसन चार्सलले एकतिस रन किरोन पोलाडले तीस रन र मार्लन सामुल्सले एक्काइस रनको योगदान गरे बलिङतर्फ पाकिस्तानका सैद अजमल र सायद अफ्रिदीले समान दुई दुई विकेट तथा मोहम्मद इरफान असद अलीले समान एक एक विकेट लिए दुई सय तेत्तिस रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको पाकिस्तानले सडचालिस दशमलव पाँच ओभरमा पुरै विकेट गुमाएर मात्र एक रन जोड्न सक्यो उसका लागि नसिर जम्सेदले चौन रन उमर अकमलले पचास रनको योगदान गरे पनि टिमलाई जित दिलाउन सकेनन् पहिलो खेलमा आफ्नै खेल जीवनकै उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तानलाई शानदार जित हासिल गर्न अघि बलिङतर्फ सुनिल नारिनेले सर्वाधिक चार विकेट र डायन ब्राभोले दुई विकेटले प्रतियोगिता अन्तर्गतको तेस्रो खेल शुक्रबार हुनेछ समाचारको अन्तिममा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 त्रिपन्न पैँतालिस शून्य चौध रेडियो अर्पण एक सौ चार थुप्लो